मङ्सिर चार गते हुने संविधान सभाको दोस्रो निर्वाचनको सुरक्षाको लागि आइतबारदेखि नै देशभरका दुई सय चालिसवटा निर्वाचन क्षेत्रहरूमा नेपाली सेना परिचालन भएको छ निर्वाचनलाई लक्षित गर्दै देशभरका संवेदनशील क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीले आइतबारदेखि सुरक्षा दिन सुरु गरिसकेका छन् सरकारले ल्याएको संविधान सभा सदस्य निर्वाचन दुई हजार सत्तरी एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाल सरकार मातहतका तीनवटा सुरक्षा सुरक्षा अङ्गहरू परिचालन गरिएका हुन् मतदान केन्द्रको भित्री सुरक्षा घेराको जिम्मा नेपाल प्रहरी र म्याधी प्रहरीले बीचको सुरक्षा घेराको जिम्मा सशस्त्र प्रहरीले लिनेछन् भने बाहिरी सुरक्षा घेराको जिम्मा नेपाली सेनाका जनशक्तिहरूले लिनेछन् यसरी संविधान सभाको दोस्रो निर्वाचनको लागि सेना परिचालन भएकोमा जनताहरूमा मतभेद देखिन्छ कोही ठिक त कोही बेठिक पहिलेदेखि नै सेनाले सुरक्षा दिने गरेको र यसले केही असर प्रार्थना गरी सबैलाई शान्ति सुरक्षा दिने भन्नुहुन्छ मोहना निवासी हरिलाल सुवेदी जहिलेसुकै निर्वाचनमा सेना परिचालन हुन्थ्यो उसको काम के भन्दा तपाईँ जनतालाई कुनै ठाउँमा अवरोध भयो भने त्यसमा शान्ति दिने हो र त्यो अहिले सेना परिचालन गर्यो भन्दैमा त्यति ठुलो इस्यु बनाउनु मैले त मान्दिनँ परम्परा तपाईँ सेनाहरूले चाहिँ संरक्षण गरिराखेका थियो र त्यति बेला परिचालन भएकै थियो सेनाले केही गरेको थिएन कुनै जनतालाई केही गरेको थिएन अहिले पनि उनी सेना हो नै सरकार हो नेपाल सरकारले निर्वाचन प्रयोजनको लागि स्वीकृत गरेको एकीकृत सुरक्षा योजना अनुसार अन्य निकायसँग समेत समन्वयन गरेर सेनाले संवैधानिक कार्यदिशा अनुसार काम गर्नेछ सुरक्षित र भयरहित वातावरणमा निर्वाचन कार्यलाई सम्पन्न गर्न मतदानको तीन दिन अघि मतदान केन्द्र नजिक रणनीतिक बिन्दु कायम गरी सुरक्षा प्रबन्ध सहित सेना परिचालन हुनेछ यसका अतिरिक्त सेनाले आपतकालीन उद्धार जगेडा जनशक्ति परिचालन हेलिकप्टरको व्यवस्थापन मतपेटिका र मतपत्र ढुवानी हवाई बेस क्याम्प स्थापना लगायतका काममा पनि महत्वपूर्ण भूमिका खेल्नेछ यसरी चुनावमा सेना परिचालन गर्दा जति धेरै सेना परिचालन गरियो त्यति नै असुरक्षा छ भन्ने महसुस जनतामा पर्न जाने बताउनुहुन्छ स्थानीय माधव पौडेल सेना परिचालन गर्दा असुरक्षाका स्तर घट्नुपर्छ भन्ने मान्यता हुन्छ किनभने सेनासँग सुरक्षा गर्ने अधिकार हुन्छ यद्यपि जति धेरै सुरक्षाकर्मी परिचालन गरिन्छ त्यति धेरै असुरक्षा छ भन्ने पनि जनताले महसुस गर्छन् सेना परिचालनको अर्थ भनेको देशमा बढी असुरक्षा छ भन्ने हुन्छ सुरक्षाको हिसाबले अति संवेदनशील संवेदनशील र सामान्य गरी निर्वाचन क्षेत्रलाई तीन चरणमा विभाजित गरी प्रत्येक निर्वाचन क्षेत्रमा न्यूनतम सहसेनानीको नेतृत्वमा चालिस जनशक्ति रहने गरी सेनाको समूह खडा गरिएको छ अति संवेदनशील र संवेदनशील भनिएका क्षेत्रमा सेनानीको नेतृत्वमा जना जनशक्ति रहेको गुल्म खडा गरिएको छ जनतालाई सुरक्षा दिन सेना परिचालन सञ्चालन गरिएको भए उचित र जनतामा त्रास भए उत्पन्न गराउँछ भने यसले नकारात्मक प्रभाव पार्ने बताउनुहुन्छ विष्णु शर्मा तेस्रो घेरामा रहेर सेनाले जुन सुरक्षा दिने दिने काम पहिले पहिलेका चुनावमा भने हुन्थ्यो हामीले देखेकै हो अहिले पनि त्यही प्रकारको परिचालन हो भने र सुरक्षाको दृष्टिकोणले त्यसलाई जनतालाई सुरक्षित महसुस गराउन सुरक्षित बनाउन र मतदाताहरूको मतलाई सुरक्षित गराउनको लागि सेना उपयोगी ठहरियो भने यो उपयुक्त छ यदि यसले आतंक मचाउने र अथवा जनताको अगाडि त्रास फैलाउने काम गर्यो भने यसले नकारात्मक प्रभाव पनि पार्न